पाँच साठी नौ सय बयानब्बे website W W hotel star bank dot com एट office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहजसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता हमाल अब खबर विस्तारमा जिल्ला प्रशासन कार्यालय चितवनले पूर्वी चितवनको खैरेनीमा सञ्चालन गरेको घुम्ती शिविरमा अवैध रूपमा हुलाक टिकट बिक्री गर्ने एकजनालाई आज प्रहरीले पक्राउ गरेको छ खैरेनी छ घर भएका पचास वर्षीय रामशरण घिमिरेलाई दस रुपियाँ पर्ने टिकटलाई बिस रुपियाँमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खैरेनीका प्रहरी निरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो घिमिरेलाई आवश्यक कारवाहीका लागि पक्राउ गरी हिरासतमा राखिएको पण्डितले बताउनु भएको छ घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालयले हुलाक टिकटलाई दस दस रुपियाँमा बेच्ने आफ्नै कर्मचारी खटाएको भए पनि घिमिरेले बिस रुपियाँमा टिकट बेचेका हुन् सेवाग्राहीले कालो बजारी गरी टिकट बिक्री गरेको जानकारी गराएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो घिमिरेले करिब एक सयवटा टिकट बेचेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो यसअघि चितवनको विकट पहाडी गाविस कोराकमा सञ्चालन गरिसकेको घुम्ती शिविर आजदेखि खैरेनीमा शुरू भएको हो पूर्वी चितवनका विभिन्न सात गाविसलाई लक्षित गरी सञ्चालन गरेको शिविर पर्सीसम्म चल्नेछ शिविरमा सरकारी कार्यालय ले दिने सम्पूर्ण सेवा उपलब्ध गराइएको छ सुनको सहज आपूर्तिको माग गर्दै नेपाल सुन चाँदी व्यवसायी संघ चितवनले जिल्लाका सबै सुन पसल अनिश्चितकालका लागि बन्द गरेको छ यसअघि नै सुनको सहज आपूर्ति नहुँदा पसल सञ्चालनमा कठिनाई भएको भन्दै पटक पटक ध्यान आकर्षण गराउँदा पनि कुनै सुनवाई नभएको भन्दै पसल नै बन्द गर्नु परेको संघका चितवन अध्यक्ष दिपेन्द्र रामदामले जानकारी दिनुभएको छ सुनको सहज आपूर्तिका लागि पहल गर्न संघले केन्द्रमा रहेको सुन चाँदी व्यवसायी महासंघलाई दुई दिने अल्टिमेट समेत दिएको छ सरकारबाट प्राप्त हुने सुनको कोटा कम हुनु सुनको मूल्यमा भारी गिरावट आउनु र मागको परिणाममा वृद्धि भएका कारण बजारमा सुनको अभाव देखिएको हो हिजो विभिन्न तेत्तिस जिल्लाका प्रतिनिधि र बीच सहज आपूर्तिबारे आन्तरिक छलफल भएको र सहज आपूर्ति नभएपछि आजबाट चितवनमा रहेका झण्डै साढे दुई सुन साढे दुई सय सुन पसल बन्द गरिएको सङ्घले जनाएको छ पछिल्लो समयमा सुनको मूल्यमा भारी गिरावट आइरहेका बेला चर्को मूल्यमा सुन खरिद गरी आपूर्ति गर्नु परेको व्यवसायीहरूले गुनासो गर्दै आइरहेका छन् भने व्यवसायीहरूलाई कालो बजारी गरेको आरोप लागिरहेको छ विवाहको सिजनमा सुन पसल बन्द हुँदा भने ग्राहक मर मर्कामा परेका छन् यस्तै नवलप्रासीमा पनि व्यवसायीले सुन चाँदी पसल बन्द गरेका छन् प्रमुख निर्वाचन आयुक्त लीलकण्ठ उप्रेतीले अब तत्कालीन निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनु भएको छ निर्वाचनको तयारी पूरा भइसकेको भन्दै उहाँले मिति घोषणा गर्न रोक्नुपर्ने कुनै कारण नरहेको दावी गर्नुभएको छ मिति घोषणामा ढिलाइको कारण मैले बुझ्न सकिया छैन निर्वाचनको तयारीका क्रममा बागलुङ पुग्नुभएका उप्रेतीले आज आयोजित कार्यक्रममा भन्नुभयो महिना त घोषणा भएको छ तर अब तत्काल दिन पनि घोषणा हुनुपर्नेछ केही ऐनका विषयमा सहमति गर्न बाहेकहरूमा समस्या नरहेको स्पष्ट पार्दै उहाँले सबै दललाई आफ्ना विचार र कार्यक्रम लिएर जनतामा जान सुझाव दिनुभएको छ एक करोड तेह्र लाखको मतदाताको फोटो सहितको नामावली सङ्कलन गरिसकेको जानकारी दिँदै उप्रेतीले जेठसम्ममा करिब दस लाख मतदाता नावली संकलन गर्ने बताउनु भएको छ विदेशमा रहेका नेपालीलाई भने मत मत अधिकारको व्यवस्था गर्न नसकिने उप्रेतीले बताउनु भएको छ सरकार र संघीय लोकतान्त्रिक मोर्चा बीच आज दोस्रो चरणको वार्ता हुँदैछ वार्ता शान्ति कोषको सचिवालयमा दिउँसो तीन बजेपछि हुनेछ वार्तामा मोर्चाले प्रस्तुत गरेको एघार तेह्र बुधे मागबारे छलफल हुनेछ मधेसी जनअधिकार फोरम राष्ट्रिय मधेस समाजवादी पार्टी लगायतका आठ दलाबद्ध मोर्चाले मन्त्री परिषद अध्यक्ष खिल्लास रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने माग अघि सारेको छ यसैबीच मधेसी जनअधिकार फोरमले निर्वाचन आयोगमा दल दर्ता गरेको छ फोरमका नेताहरूले आयोगको कार्यालय पुगेर दल दर्ता गराएका हुन् उत्तर कोरियाले एकजना अमेरिकी नागरिकलाई पन्ध्र वर्षको श्रम कैदको फैसला सुनाएको छ अमेरिकामा केनित बेई नामले चिनिने पाइजुन होलाई सर्वोच्च अदालतले पन्ध्र वर्षको कडा श्रम कैदको सजाय सुनाएको उत्तर कोरियाको सरकारी संचार माध्यमले जनाएको छ उत्तर कोरियाले पाइलाई सरकार विरोधी अपराध गरेको र सरकार ढाल्ने प्रयास गरेको आरोप लगाएको छ अदालतमा सुनवाईका क्रममा उनले सरकार ढाल्ने प्रयास गरेको स्वीकारेका कोरियन सेन्ट्रल न्यूज एजेन्सीले दावी गरेको छ पर्यटकका रूपमा उत्तर कोरिया प्रवेश गरेका बेला पाइलाई गएको नोभेम्बरमा चीनको सीमा नजिक पर्ने तटीय सहर शासनबाट नियन्त्रणमा लिइएको थियो परमाणु परीक्षणको विषयलाई लिएर अमेरिकासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले यस्तो कदमले थप समस्या उत्पन्न गर्न सक्ने आशंका गरेको छ र ICC world cricket league division थ्रीमा नेपालले आज ओमानको सामना गर्दैछ खेल बेलुका सभा सात बजेपछि सुरु हुनेछ डिभिजन दुईमा उक्लने गणितीय सम्भावना कायमै राखेको नेपाललाई आजको खेल पनि जित्नुपर्ने हुन्छ लगातार दुई खेल गुमाएको नेपालले गैराती भने आयोजक बर्मुडामाथि आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो बर्मुडाले दिएको एक रनको लक्ष्यलाई नेपालले एघार ओभर दुई बल खेल्दै दुई विकेटको क्षतिमा पूरा गरेको थियो नेपालको तर्फबाट कप्तान पारस खड्काले नट आउट छ्यालिस रन बनाएका थिए नेपाल यसअघि अमेरिका र युगाण्डासित पराजित भएको थियो अहिलेसम्म खेलेको तीनवटैमा जित हात पारेको अमेरिका पहिलो स्थानमा छ भने तीनवटै खेल जिते समान छ अङ्क जोडेको युगाण्डा नेट रन रेटमा अमेरिका भन्दा पछि दोस्रो स्थानमा छ एक खेल खेलेको एक खेल जितेको ओमान रन रेटका आधारमा नेपालभन्दा मा नेपालभन्दा माथि तेस्रो स्थानमा छ आयोजक बर्मुडा र इटाली क्रमशः पाँचौँ र छैटौँ स्थानमा छ प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदैछ अपरान्न सभा चार बजे हुने पहिलो खेलमा शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्स र छैठौं स्थानमा रहेको किङ्स इलेभेन पन्जाबीच प्रतिस्पर्धा हुनेछ चेन्नई आजको खेल पनि जित्दै दोस्रो स्थानमा रहेको बेङ्गलोरसँगको अङ्क दूरी फ्राकिलो पार्ने दाउमा रहनेछ भने पञ्जाब उसलाई रोक्ने प्रयासमा हुनेछ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा पुनी बारिसले दोस्रो स्थानमा रहेको रोयल्स च्यालेन्जर्स बेङ्गलोरको सामना गर्दैछ दस खेलमा छमा जित हात पारेको बेङ्गलोरको बाह्र अङ्क छ भने पुणेले समान खेल खेल्दै मात्र चार अङ्क बटुलेको छ ऊ पुच्छारमा छ पुणेलाई हराउँदै बेङ्गलोर शीर्ष स्थानमा रहेको चेन्नईसँग अङ्क दूरी छुट्याउने कोसिसमा रहनेछ भने पुणे भने प्रतियोगितामा दोस्रो जितको खोजीमा हुनेछ यसअघि गैराती दिल्ली डियर डेभिसले कोलकाता नाइट राइडर्सलाई सात विकेटले हराएको छ हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो समाचार कक्षबाट म सुजिता हमाल बिदा भएँ नमस्कार